नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल अब खबर विस्तारमा नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटिको पहिलो बैठक बस्दैछ बैठक कार्यालय मुख्यालय नगर बल्खुमा अहिले केही बेरमा बस्दैछ नवौं महाधिवेशनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटिको पहिलो बैठकमा परिचयात्मक तथा सामान्य विषयमा छलफल हुने सचिव प्रदीप गेवालीले जानकारी दिनुभयो पहिलो बैठक भएकाले खास एजेण्डा नरहेकाले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय बीच आपसी परिचयात्मक कार्यक्रम हुनेछ यसअघि नव केपी शर्मा ओलीको अध्यक्षतामा एक सय अन्ठाउन्न सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो लगानीलाई प्रोत्साहित गर्ने गरी आज मौद्रिक नीति ल्याइने भएको छ नेपाल राष्ट्र ब्याङ्कले मंगे नियन्त्रण लगानीलाई प्राथमिकता दिएर मौद्रिक नीति ल्याउन लागेको हो राष्ट्र ब्याङ्कले दिउँसो दुई बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो भर्खरै आएको नयाँ बजेटले गरेको परीक्षण अनुसार मूल्य वृद्धिलाई तय गरेर मध्याह मैत्रीक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ आज आउन लागेको मौद्रिक नीतिले छ प्रतिशतको आर्थिक वृद्धि दर गर्ने सरकारी लक्ष्यलाई नआउने गरी लगानीको वातावरण बनाउन लगानीको वातावरण खुकुलो बनाउने भएको छ विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने उपायबारे निर्वाचन आयोगले राजनैतिक दलहरूसँग छलफल गर्दैछ विदेशमा रहेका नेपालीलाई कसरी मतदानमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा संविधान सभामा रहेका दलहरूसँग सुझाव लिन लागेको प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ उप्रेतीले जानकारी दिनुभयो दिउँसो आयोगमा हुने छलफलमा आयोगले गरेको अध्ययन र त्यसलाई कार्यान्वयन गर्ने बारे छलफल हुने उप्रेतीले बताउनुभयो यसअघि आयोगका आयुक्त डाक्टर राम भक्त पीवी ठाकुरको संयोजकत्वमा बनेको कार्यदलले विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्ने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाएको छ कार्यदलले शुरूमा पाँचवटा देशबाट परीक्षणको रूपमा नाम दर्ता गर्ने काम शुरू गर्न सुझाव दिएको थियो विदेशमा पैंतिस लाख भन्दा धेरै नेपाली रहेको अनुमान छ आज मुक्त कमैया दिवस कमैया मुक्ति घोषणा भएको चौध वर्ष पुगिसक्दा पनि उक्त कमै मुक्त कमैयाहरूको समस्या जस्ताको तस्तै छ मध्य तथा सुदूरपश्चिमका पाँच जिल्ला दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरमा रहेका कमैयालाई तत्कालीन प्रधानमन्त्री श्री बहादुर देउवा नेतृत्वको सरकारले दुई हजार सन्ताउन्न साल श्रावण दुई गते मुक्त घोषित गरेको थियो मुक्त घोषणासँगै सरकारले कमैयाहरूका लागि जग्गा घर बनाउने काठ उपलब्ध गराई लागेको ऋण मिनाहा गरेको थियो तर मुक्त भएको एक दशक बितिसक्दा पनि उचित पुनस्थापना र राहत नपाउँदा मुक्त कमैया कष्टपूर्ण जीवन बिताउन बाध्य भएका छन् मलेसियन एयरलाइन्सको जेट विमान युक्रेनमा दुर्घटना हुँदा दुई सय अन्ठानब्बे जनाको स्यान गएको छ नेदरल्याण्डसको एमेस्टरबाट क्वालालम्बरपुरका लागि ओडेको एमएस सत्र साइन भएको बैङ सात सय सतहत्तर विमान सीमा जोडिएको युक्रेनको गाभ्रो गाउँमा दुर्घटना परेको बीबीसीले जनाएको छ मलेसियन एयरलाइन्सले दुर्घटनामा ज्यान गुमाउनेमा दुई सय तिरासी यात्रु र चालक दलका पन्ध्र सदस्य रहेको जनाएको छ विमानमा सबैभन्दा धेरै नेदरल्याण्डसका एक सय चौन्न जना अस्ट्रेलियाका सत्ताइस जना चालक दलका सदस्य सय र मलेसियाका त्रिचालिसजना इण्डोनेसियाका बाह्रजना र बेलायतका नौजना रहेका छनृ र सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक प्रबोधु दास नाइकेको करार अवधि एक वर्ष थप गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंहदरबारमा आज बिहान बसेको मन्त्री परिषदको बैठकले प्रशिक्षक प्रबोधुको करार अवधि एक वर्ष थप गर्ने निर्णय गरेको हो यसअघि नेपाल क्रिकेट संज्ञानले प्रशिक्षक प्रबोधुलाई मासिक तलब खुवाउन नसक्ने भन्दै करार अवधि नथप्ने निर्णय गरे पनि सरकारले एक वर्षका लागि आफैले तलब दिने बताएको भएको थियो अवस्था दिउँसो एक बजेको अर्पण खबर सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको